धेरै धेरै सम्झाएँ मैले उसलाई तर सकिनँ प्लिज तपाईँहरू सक्नुहुन्छ कि विराणो य भेला में रहे तिमीलाई म मेरो सेतको थोपा हो म सेतको थोपा हो म मन्दिरको जल होइन मेरो सामु तिमी मेरो सामु तिमी मैले छोएको पानी जल्दै छोएको र माया नभएको होइन माया त गाडा छ तर के गरौँ समाज मात्र होइन मबाट <laughs> भगवान् पनि टाढा छ सधैँ म रमेको हुन्छु आफ्नै छायाको साथमा सधैँ म रमेको हुन्छु आफ्नो साँझमा बुझ्नै सकिन मैले बुझ्नै सकिन मैले कुन्नी के राख्या छ जातमा कुन्नी के राख्या छ जातमा दक्षिणको घाम हुमा दक्षिणको घाम हुमा पश्चिममा ढल्दैन नाउ मेरो सामु तिमी न मेरो सामु तिमी मैले छोएको पानी चल्दैन मैले छोएको पानी चल्दैन